बुलबुल एउटा इरानी चरा बुलबुल ऊ फर्किन्छ घरबाट खरानी बनाएर ऊ फर्किन्छ घरबाट खरानी बनाएर जस्ता छाउँछ खरबाट खरानी बनाएर पिउँछ पिलाउँछ अमृत यसरी ऊ पिउँछ पिलाउँछ अमृत यसरी ऊ शराब बनाउँछ तरबाट खरानी बनाएर जस्ता छाउँछ खरबाट खरानी बनाएर सरकार पठाउँछ युवालाई खाडीमा यसरी सरकार पठाउँछ युवालाई खाडीमा यसरी रमाउँछ कसैलाई करबाट खरानी बनाएर जस्ता छाउँछ खरबाट खरानी बनाएर कसलाई के हुन्छ टिका लगाउँदा कसलाई के हुन्छ टिका लगाउँदा के हुन्छ ज्ञानको सरबाट खरानी बनाएर जस्ता छाउँछ खरबाट खरानी बनाएर ऊ तर्सिन्छ मुकुण्डो बनाएर आफूलाई ऊ तर्सिन्छ मुकुण्डो बनाएर आफूलाई के सोचेर हो आफ्नै थरबाट खरानी बनाएर ऊ फर्किन्छ घरबाट खरानी बनाएर जस्ता छाउँछ खरबाट खरानी बनाएर अछामका डम्बर बोगटीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँले इमेलबाट पठाउनुभएका गजलहरूको वाचन सँगसँगै म हिन्दी उर्दू सांगीतिक गजलहरू सुनाउनेछु कार्यक्रमलाई एउटा गजल शैलीको गीतबाट सुरु गर्छु जमाने कि देखे हे रंग हजार چاہت کر گی ارمان بن کے تم دل میں رہنا میری جان بن کے वर्षायाममा गए झैँ छाता ओढेर वर्षायाममा गए झैँ छाता छोडेर ऊ परदेशियो बाबा आमा छोडेर अहिले दुश्मन हैकम जमाउन थाले अहिले दुश्मन हैकम जमाउन थाले गल्ती गर्यो ऊ बेला सिमाना छोडेर ऊ परदेशियो बाबा आमा छोडेर तिमीले मन लगेर उजाड बनायो तिमीले मन लगेर उजाड बनायौ कसैले फूल लगे झैँ काँडा छोडेर ऊ परदेशियो बाबा आमा छोडेर हामी यसकारण सफल हुँदैनौ हामी यसकारण सफल हुँदैनौ पातमा पुग्न खोज्छौ हाँगा छोडेर ऊ परदेशियो बाबा आमा छोडेर जीवनभर साथ दिन्छु कसरी भनौँ जीवनभर साथ दिन्छु कसरी भनौँ नभेटेरै जानुपर्छ जाने बेला छोडेर वर्षायाममा गए झैं छाता छोडेर ऊ परदेशियो बाबा आमा छोडेर चक्रमिलन नेपाली दिपाल सेलगढ़ी नगरपालिका नौ कलेना डोटी उहाँको घर अहिले भारत बस्नुहुन्छ र त्यहाँबाट पठाउनु भएको गजल थियो यसलाई मैले वाचन गरेँ आजको बुलबुलमा मैले गजलहरू वाचन गरिरहेको छु जुन गजल तपाईँले बुलबुलका लागि इमेलमा पठाउनु भएको छ मलाई एउटा गजल विशेष गरी एक हप्ता अगाडिदेखि नै सम्पर्क गरेर पठाइरहनु भएको छ गजलकार पुरानो गजलकार धेरै भयो उहाँले गजल लेखिरहनु भएको पनि र पत्रकार पनि हुनुहुन्छ गोपीकृष्ण ढुङ्गाना उहाँको एउटा गजल छ अलि लामो मिटरको छ कोरोनालाई सान्दर्भिक बनाएर लेख्नु भएको छ लामो मिटरको भन्न आयो मलाई तर लामो मिटरको होइन धेरै शेरहरूको छ मान्छे होइन लासको मेला चल्ने गर्छ अचेल मान्छे होइन लासको मेला चल्ने गर्छ अचेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल नदेखिने सूक्ष्म जीव खै कसरी आयो नदेखिने सूक्ष्म जीव खै कसरी आयो शरीरमा जताततै फल्ने गर्छ अचेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल पशु बरु ढुक्क देख्छु उडेकै छन् पन्छी पशु बरु ढुक्क देख्छु उडेकै छन् पन्छी मृत्यु बनी मान्छे नै खोतल्ने गर्छ अचेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल गाउँ शहर सबै सुन्ने मान्छे स्वयं बन्दी वृद्ध युवा बाल समेत छल्ने गर्छ अचेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल एक एकमुठी सास रहेछ मान्छेको यो जीवन एक एकमुठी सास रहेछ मान्छेको यो जीवन मैहुँ भन्ने जो कसैलाई दल्ने गर्छ अछेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल मान्छे मर्ला मानवता मर्ने छैन कहिल्यै भन्दै उत्साहको दियो बल्ने गर्छ अचेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल आपद विपद सबैलाई छ महामारी कत्रो सारा विश्व सन्तासले गल्ने गर्छ अचेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल जित्छु भन्थ्यो प्रकृतिलाई हार्यो मान्छे आज जित्छु भन्थ्यो प्रकृतिलाई हार्यो मान्छे आज विज्ञानको फुर्ती पनि ढल्ने गर्छ अचेल मान्छे होइन लासको मेला चल्ने गर्छ अचेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल गोपीकृष्ण ढुङ्गानाको थियो यो सान्दर्भिक गजल समय सन्दर्भलाई टिपेर उहाँले लेख्नु भएको थियो झापा गौरा दह हाल काव्य कुञ्ज भक्तपुर उहाँको घर हो मैले यसलाई वाचन गरेर सुनाए अब फेरि अर्को सांगीतिक गजल सुनाउँछु रन्जी सिंह सही दिले दुखाने के लिए शेष दे दुखा picadito, بتائیں جدائی کا سبب ہم تو مجھ سے خفا ہے تو زمانے کے لیے میرے سے آپ سے مجھے چھوڑ کے جانے کے दिल दुखाने यही प्रश्न मनमा बार बार आउँछ यही प्रश्न मनमा बार बार आउँछ देश कसले लुट्यो लगातार आउँछ न योग्यता न अनुभव तर पनि न योग्यता न अनुभव तर पनि उसको भागमा सधैँ करार आउँछ देश कसले लुट्यो लगातार आउँछ आफन्त बने न झोला बोके नेताज्यूको आफन्त बने न झोला बोके नेताज्यूको पक्का मेरो भागमा अरबकी कतार आउँछ देश कसले लुट्यो लगातार आउँछ गोरोलाई कालो कालोलाई गोरो बनाउने गोरोलाई कालो कालोलाई गोरो बनाउने ऊ त्यही बाटो भएर त्यो पत्रकार आउँछ देश कसले लुट्यो लगातार आउँछ अचेल मेरो गाउँ सधैँ पर्खिरहन्छ अचेल मेरो गाउँ सधैँ पर्खिरहन्छ भोलि कसको हत्याको समाचार आउँछ देश कसले लुट्यो लगातार आउँछ देश लुट्नेहरूको हैकम यस्तो चलेको छ देश लुट्नेहरूको हैकम यस्तो चलेको छ औँला उठाउनेको गर्दनमा प्रहार आउँछ यही प्रश्न मनमा बार बार आउँछ देश कसले लुट्यो लगातार आउँछ सुनसरी घर भई अहिले डेनमार्क बस्दै आउनुभएका रोशन खतिवड़ाको यो गजल उहाँले दुई हजार बिस नोभेम्बर बाइस तारिकको दिन लेख्नु भएको रहेछ उहाँले पठाउनु भएको गजल वाचन गरे रोशन खतिवड़ाको यो गजल वाचनपछि अब फेरि अर्को एउटा सांगीतिक गजल प्रवासमा बस्नेहरूकै लागि राख्दैछु हम तो हे परदेश में देश में निक्ला نام دیکھوں बुलबुल एउटा इरानी चरा बुलबुल बुल। सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल दिनभरि काम गर्छन् साँझ खान कहिल्यै पुग्दैन दिनभरि काम गर्छन् साँझ खान कहिल्यै पुग्दैन र पनि यिनका घाउले सरकारलाई कहिल्यै दुख्दैन जो परीक्षामा सधैँ मेरै कापीबाट सारेर पास हुन्छ जो परीक्षामा सधैँ मेरै कापीबाट सारेर पास हुन्छ ऊ मेरै साथी हो जो मेरा कुरा काट्न कहिल्यै चोक्दैन र पनि यिनका घाउले सरकारलाई कहिल्यै दुख्दैन राजनीति र भ्रष्टाचारले देश कंगाल बनाइसक्दा पनि हाँसेकै छन् यी निर्लज नेताको शिर कहिल्यै चुक्दैन र पनि यिनका घाउले सरकारलाई कहिल्यै दुख्दैन आँखै अगाडि आँगनमा दिदीको अस्मिता लुटिएदेखि लाग्छ अब आमाको आँखाबाट आँसु कहिल्यै सुक्दैन र पनि यिनका घाउले सरकारलाई कहिल्यै दुख्दैन अरू आउँदा खाउँला खाउँला जैँ गरी भोक्ने कुकुर पनि अरू आउँदा खाउँला खाउँला जैँ गरी भोक्ने कुकुर पनि दिनदिनै आएर तिमीले मन चोरी जाँदा कहिल्यै भोक्दैन दिनभरि काम गर्छन् साँझ खान कहिल्यै पुग्दैन र पनि यिनका घाउले सरकारलाई कहिल्यै दुख्दैन महाकाली नगरपालिका आठ दार्चुलाका रविन्द्र भण्डारी शिखाले पठाउनु भएको गजल थियो यो यसलाई मैले वाचन गरेर बुलबुलमा तपाईँलाई फेरि स्वागत गरे रविन्द्र भण्डारी शिखाको गजलपछि अब अर्को गजल माई जोग माई सोयाङ इलामका जीआर नेउपानेको गजल छ सधैँ सुनौलो दिनरात बिहान साथमा होस् सधैँ सुनौलो दिनरात बिहान साथमा होस् अटल अनि स्वच्छ प्रेमको इमान साथमा होस् धन सम्पत्ति ऐस आराम के दिन सकौँला म धन सम्पत्ति ऐसाराम के दिन सकौँला म हर समय खुसीको त्यो मुस्कान साथमा होस् अटल अनि स्वच्छ प्रेमको इमान साथमा होस् चोखो अनि मिठो माया रिसमा पनि छर्लङ्ग छ चोखो अनि मिठो माया रिसमा पनि छर्लङ्ग छ अँगालोमा आफ्नोपनको निशान साथमा होस् सधैँ सुनौलो दिन रात बिहान साथमा होस् अटल अनि स्वच्छ प्रेमको इमान साथमा होस् इलामका जिआर नेउपानेको गजल वाचनपछि अब एउटा गजल गुलाम अलीको आवाजमा राख्दैछु दिल में एक लहर सी उठी है अभी कोई ताजा हवा चली है अभी दिल में एक लहर सी उठी है अभी शोर बरपा है खानाए दिल में शोर बरपा है خانہ دل میں کوئی سی گری ہے ابھی کوئی سی گری ہے ابھی کوئی تازہ ہوا چلی ہے ابھی دل میں ایک لہر سی

چیز کی کمی ہے ابھی جانے کس چیز کی کمی ہے ابھی کوئی تازہ ہوا چلی ہے ابھی دل میں ایک لہر سے तो नाजुक मिजाज हैं हम भी हम भी कुछ तो नाजुक मिजाज تو نازک مزاج ہیں ہم بھی اور یہ چوٹ بھی نہیں ہے ابھی اور یہ چوٹ بھی نہیں ہے ابھی کوئی تازہ ہوا چلی ہے ابھی لہر سی اٹھی ہے ابھی شہر کی بے چراغ گلیوں میں گلیوں بے چراغ گلیوں میں شہر کی بے چراغ گلیوں میں زندگی تجھ کو ڈھونڈتی ہے ابھی زندگی تجھ کو کوئی تازہ ہوا چلی ہے ابھی دل میں ایک لہر سی اٹھی ہے ابھی دل میں ایک لہر سی اٹھی ہے ابھی पाखुरा सुर्कँदै भन्यो तँलाई ढाल्न पर्यो पाखुरा सुर्कँदै भन्यो तँलाई ढाल्न पर्यो आफै ढल्यो उभिन मैले उचाल्न पर्यो चेली लुटिरहेछन् सरकार हेरिरहेछ चेली लुटिरहेछन् सरकार हेरिरहेछ कानून जेसुकै होस् खुकुरी निकाल्नु पर्यो आफै ढल्यो उभिन मैले उचाल्न पर्यो उसले जीवन सधैँ रङ्गीन बनाउँछु भन्यो ऊ नै रहेन आज सिन्दूर पखाल्नु पर्यो आफै ढल्यो उभिन मैले उचाल्नु पर्यो हिजो लोभ गरियो नखाई नखाइ राखियो कुहिहालेछ आज सबै फाल्नु पर्यो आफै ढल्यो उभिन मैले उचाल्नु पर्यो छिमेकी छेउमै मेरै कुरा काट्छन् छिमेकी छेउमै मेरै कुरा काट्छन् साउजी सियो धागो दिनुहोस् मुख टाल्नु पर्यो आफै ढल्यो उभिन मैले उचाल्नु पर्यो तिमीलाई लाइनमा ल्याउन यति गाह्रो पर्यो तिमीलाई लाइनमा ल्याउन यति गाह्रो पर्यो मानौ कि तताएर ढुङ्गा पकाल्नु पर्यो पाखुरा सुर्कँदै भन्यो तँलाई ढाल्नु पर्यो आफै ढल्यो उभिन मैले उचाल्नु पर्यो धादिङका नवराज पुरी जो अहिले नुवाकोट बस्नुहुन्छ उहाँको गजल थियो त्यो यसलाई मैले वाचन गरेँ अब छोटो मिटरको एउटा गजल छ पत्थरी शनिश्चरी मोरङ घर भई अहिले ओन्टारियो क्यानाडा बस्दै आउनुभएका दिनेशको लेख्नुहुन्छ मुक्तक लेखे गाली आयो गजबको सुझाव ताली आयो हजारौं विश्वासीको खोजीमा हजारमा एक जाली आयो गजलको सुझाव ताली आयो साथ दिन्छु भनी तम्सियो पछि कदम उचाली आयो गजलको सुझाव ताली आयो खोजेको फूल थिए भेटिन बदलामा बगैँचाको माली आयो मुक्तक लेखे गाली आयो गजलको सुझाव ताली आयो ओन्टारियो क्यानाडाबाट दिनेशले पठाउनु भएको यो गजल वाचन गरे अब धुलाबारी झापा घर भई अहिले कतार बस्दै आउनुभएका रमेश घिमिरेको एउटा गजल वाचन गरेपछि साङ्गीतिक गजल सुनाउँछु आज फेरि मलाई मेरो देशले बोलायो आज फेरि मलाई मेरो देशले बोलायो आमाको त्यो फुलेको केसले बोलायो मैले हाँस्दा खुसी हुने रोए आँसु झार्ने तिनै मैले हाँस्दा खुसी हुने रोए आँसु झार्ने तिनै जिन्दगीको सारथी विशेषले बोलायो आमाको त्यो फुलेको केसले बोलायो कुपुत्रको हातमा देशको सार्वभौम पर्दाखेरि कुपुत्रको हातमा देशको सार्वभौम पर्दाखेरि स्वाभिमानी राष्ट्रको आदेशले बोलायो आज फेरि मलाई मेरो देशले बोलायो आमाको त्यो फुलेको केसले बोलायो बाट रमेश घिमिरेको गजल वाचन गरे अब अर्को एउटा गजल सुनाउँछु आज जाने कि जिद नगरो आज जा आज जाने بیٹھے رہو یوں ہی پہلو میں بیٹھے رہو बात جائیں گے ہم تو لٹ جائیں گے ایسی بات زندگی ہے مگر وقت کی قید میں زندگی ہے مگر چند گھڑیاں یہی ہے جو آزاد ہے چند گھڑیاں یہی ہے جو آزاد ہے ان کو کھو 家。 तपाईँ साङ्गीतिक गजलहरू र तपाईँले इमेलबाट पठाउनुभएका सामग्रीहरूको वाचनसँगै आजको बुलबुलबाट अब विदा हुने बेला भएको छ हामीलाई इमेल गर्नको लागि बुलबुल साहित्य एट जीमेल डट कममा आफ्नो गजल युनिकोडमा लेखेर पठाउनुहोला उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे अर्को सातासम्मको लागि विदा हुन्छौं जाँदा जाँदै खादबारी पाँच माल्टा शङ्ख सभा घर भई अलि दक्षिण कोरिया बस्दै आउनुभएका लवकुश माल्टालीको गजल वाचन गर्दै शुभरात्री भन्छौं जसरी डडेलोले उडाउँदै पत्कर जलाउँछ जसरी डडेलोले उडाउँदै पत्कर जलाउँछ आजकल समाचारले मन अक्सर जलाउँछ लङ्का कसरी जलेको हो बुझ्नुपर्छ सत्ताधारीले लङ्का कसरी जलेको हो बुझ्नुपर्छ सत्ताधारीले जलाउन त रावण हनुमानको पुच्छर जलाउँछ आजकल समाचारले मन अक्सर जलाउँछ झिना मसिना कुरा बिर्स वास्तै नगर भन्छौ तिमी झिनामसिना कुरा बिर्स वास्तै नगर भन्छौ तिमी आगोको एक झिल्कोले पनि सिँगै घर जलाउँछ आजकल समाचारले मन अक्सर जलाउँछ सुन पैसा कमाएको छस् मोज गरेको छस् भन्नेहरू सुन पैसा कमाएको छस् मोज गरेको छस् भन्नेहरू परदेशीले लाखौं सपना हजार रहर जलाउँछ आजकल समाचारले मन अक्सर जलाउँछ असफलताले तपाईँलाई जति पोल्छ भत्पती असफलताले तपाईँलाई जति पोल्छ भतपति सफल हुनुहोस् आफ्नाहरूलाई दोब्बर जलाउँछ जसरी डडेलोले उडाउँदै पत्कर जलाउँछ आजकल समाचारले मन अक्सर जलाउँछ बुलबुल एउटा इरानी चरा बुलबुल